वा भन्न नसक्दा पनि आत्मग्लानीले हामीलाई पिरोल्छ कहिलेकाहीँ यस्तो बेलामा सही निर्णय गर्न सकेनौँ भने हामी कोही गलत मानिससँग भावना साटासाट गर्ने हदसम्म पुग्छौँ अथवा जसलाई मनको भावना सुनाउनु पर्ने हो उसलाई नसुनाएर अरूलाई नै मनको भावना सुनाउन पुग्छौँ यस्तो बानीले हामीलाई झन पीडामाथि पीडा थप्न थाल्छ त्यसैले आफ्नो मान्छेसँग दूरी बढे तापनि मनको कुरा आफ्नो मान्छेलाई नै सुनाउनुपर्छ हामी छोराछोरी छौँ भने कहिलेकाहीँ आमा बुबाले हाम्रो कुरा बुझ्दैनन् जस्तो लाग्छ तर हाम्रो समस्याको बारेमा आमा बुबालाई नै बताउनुपर्छ किनभने उनीहरूसँग नै हाम्रो समस्याको समाधान हुन्छ कहिलेकाहीँ जीवनसाथीसँग मनमुटाप हुँदा हामी अरूलाई नै मनको भावना सेयर गर्ने हदसम्म पुग्न सक्छौँ यदि त्यस्तो भयो भने हाम्रो वैवाहिक सम्बन्ध नै धरापमा पर्न सक्छ त्यसैले जीवनसाथीसँग जति मनमुटा भए पनि त्यो सम्बन्धलाई तोड्न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 सक्नुहुन्छ मुटुदेखि मुटुसम्ममा हामी विशेष गरी प्रेमका कुरा जीवनका कुरा गर्छौँ अनि तपाईँले पठाउनुभएका सन्देशहरूलाई तपाईँको आफन्तसम्म पुर्याउने प्रयास गर्छौँ साथमा तपाईँको शृङ्गारिक गजल मुक्तक सायरी कविता पनि हामी कार्यक्रममा राख्ने गर्छौँ यदि तपाईँ पनि शृङ्गारिक गजल मुक्तक सायरी कविता लेख्नुहुन्छ अथवा जीवनको आरोह अवरोहमा सङ्घाल्नुभएका दुःख सुखका भावनाहरू लेख्ने गर्नुभएको छ भने हामीलाई पठाउन सक्नुहुन्छ अथवा तपाईँको आफन्त साथी दाजुभाइ परि परिवारको लागि त्यसै गरी तपाईँको जीवनसाथीको लागि केही सन्देश छन् भने तीलाई पनि हामीलाई पठाउन सक्नुहुन्छ त्यसको लागि भने तपाईँले रेडियो अनमोलको फेसबुक पोस्टमा मुटुदेखि मुटुसम्मको पोस्ट हेर्नुपर्ने हुन्छ तपाईँले रेडियो अनमोलको प्रोफाइल खोल्नुभयो भने सिधै मुटुदेखि मुटुसम्मको कार्यक्रमको लागि पोस्ट गरेको छ त्यसलाई पिन गरिएको पाउनुहुनेछ र तपाईँले त्यहाँ कमेन्ट गर्न सक्नुहुन्छ त्यसै गरी तपाईँले फेसबुकमा सिधै फेसबुक डट कम स्ल्यास सबि सौगात अनुराग टाइप गर्नुभयो अथवा फेसबुकमा गएर सबि सौगात टाइप गर्नुभयो भने हाम्रो फेसबुक पेज देखा पर्छ र त्यो पेजमा पनि मुटुदेखि मुटुसम्मको लागि पोस्ट गरेको छ त्यो पोस्टको मुनि कमेन्ट गर्न सक्नुहुन्छ अथवा त्यो पेजमा चाहिँ तपाईँले सिधै म्यासेज पनि गर्न सक्नुहुन्छ र तपाईँले गर्नुभएका कमेन्टहरूलाई म आउँदो साताको कार्यक्रममा स्थान दिनेछु किनभने यो आजको लागि चाहिँ मैले गत साता तपाईँले गर्नुभएको कमेन्टहरूलाई लिने गरेको छु र आज पनि तपाईँको कमेन्टहरू छन् ती कमेन्टहरू राख्नुभन्दा अगाडि सुनौ यो सुमधुर साङ्गीतिक आवाज Mm-hmm. जग ने छीना मुझसे मुझे जो भी लगा प्यारा जग ने छीना मुझसे मुझे जो भी लगा प्यारा सब जीता किए मुझसे मैं हर दम ही हारा तुम हार के दिल अपना तुम हार के दिल अपना मेरी जीत अमर कर दो होठों से छू लो तुम मेरा गीत अमर कर दो ना उम्र की सीमा हो ना जन्म का हो बंधन ना उम्र की सीमा हो ना जन्म का हो बंधन जब प्यार करे कोई तो देखे केवल मन ना उम्र से माँ हो ना जन्म का हो बंधन जब प्यार करे कोई तो देखे केवल मन नई रीत चला कर तुम नई रीत चला कर तुम ये रीत अमर कर दो होठों से छू लो तुम मेरा गीत अमर कर दो आकाश का सोनापन मेरे तन्हा मन में आकाश का सोनापन मेरे तन्हा मन में पायल छनकाती तुम आ जाओ जीवन में सांसें देकर अपनी सांसें देकर अपनी संगीत अमर कर दो तो से छू लो तुम मेरा गीत अमर कर दो बन जाओ गीत मेरे मेरी प्रीत अमर कर दो होठों से छूलो तुम मेरा गीत अमर कर दो सुमधुर साङ्गीतिक आवाजपछि तपाईँलाई पुनः स्वागत छ कार्यक्रम मुटुदेखि मुटुसम्ममा मुटुदेखि मुटुसम्म सुन्दै हुनुहुन्छ तपाईँ रेडियो अनमोल नब्बे मेगाहर्ज हेटुडा मकवानपुरबाट र हाम्रो पात्र मोबाइल एप र W W W dot radio Anmol dot कमबाट पनि तपाईँले यो कार्यक्रम सुन्दै हुनुहुन्छ र अब भने म ढिला नगरी तपाईँका सन्देशहरू पढ्दैछु पहिलो कमेन्ट गर्नुभएको छ लिम्जो नन्दुहाङ सैल सैलिङ उहाँको नाम एकदम गाह्रो गाह्रो रहेछ लिम्जो नन्दुहाङ सैलिङ भन्नुभएको छ hi good evening Sewaro it's uh, me Limjo Nanduhang Sailing from झापाबाट member of Tinjhuri media group and my good night विशेष राख्नुपर्दा फर्स्टमा त एफएम होल युनिटलाई स्विट ड्रिम भन्दै uh, भन्न चाहेँ र माई फ्रेन्ड्स भनेर साथीहरूको नाम लेख्नु भएको छ धन्यवाद छ तपाईँले साथीहरूसँगै हामीलाई पनि सम्झनु भएकोमा र उहाँले साथीहरूको नाम लेख्नु भएको छ वन्दना राई त्यसै गरी लिम्बुने पविना एक्ट्रेस आरती चोङबाङ त्यसै गरी सबिना लिम्बू फुङमा साम्बा हाम्फे अभिलाषी सुनिता बेघा दीक्षा दीक्षा वर्ष वर्षा लिम्बू सरिता इङनाम त्यसै गरी मिरक लिम्बू श्री आङ्बु आङ्बुहाङ लिम्बू प्रयासी त्यसै गरी सङ्घर्ष बेघा लिम्बू सोनिया भोटिया याकथुङमा अनानिया र सबैलाई शुभ सपनी भन्नुभएको छ लिम्जो नन्दुहाङ साइलिङजीलाई यो कमेन्टको लागि धेरै धेरै धन्यवाद छ त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ स्मृति लामाजी उहाँ हाम्रो अहिले नियमित श्रोता हुनुहुन्छ र उहाँले एकदमै छोटो छोटो भावना तर एकदमै गहन भावनाहरू लेख्नुहुन्छ आज उहाँले लेख्नु भएको छ स्मृति लामाजीले सम्बन्धको कदर गर्नु छ भने बेलैमा गर्नुपर्छ किनभने सुकिसकेको रुखमा फेरि पानी हाल्दैमा त्यो रुख फेरि हरियो हुँदैन निकै नै गहन कुरा लेख्नुभएको छ साँच्चै सम्बन्धको कदर गर्नुपर्छ भने हामीले बेलैमा गर्नुपर्छ पछि धेरै गाह्रो हुनसक्छ हुन त कतिपय बिग्रिएका सम्बन्धहरू पछि नबन्ने त होइन बरु बिग्रिएका सम्बन्धहरूलाई पछि सुधार्नका लागि चाहिँ धेरै दुःख गर्नुपर्ने हुन्छ बेलैमा गऱ्यो भने चाहिँ धेरै सजिलो छ प्राय हामी मैले गल्ती गरेको छैन किन मैले अगाडि सरी भन्ने यस्तो भावनाबाट हामी ग्रसित हुन्छौँ हामी नम्र हुन सक्दैनौँ किनभने अरूको गल्तीले गर्दा हामीले चोट पाएका हुन्छौँ त्यस्तो बेला गल्ती नै नगरेकोले हामी उल्टै क्षमा माग्ने वा क्षमा दिने गर्न सक्दैनौँ तर गर्नुपर्ने चाहिँ त्यही हो हाम्रो गल्ती भए पनि नभए पनि हाम्रो सोच चाहिँ अरूले क्षमा मागोस् मस मैले गल्ती गरेको छैन मसँग क्षमा मागोस् अनि मात्रै सम्बन्ध सुधारौँला भन्ने सोचभन्दा पनि त्यो सबै कुरा बिर्सेर सम्बन्ध सुधार्नेतर्फ चाहिँ हामी पहिलो प्राथमिकता राख्न सक्यौँ भने हाम्रा सम्बन्धहरू बिग्रिएका सम्बन्धहरू पनि फेरि सुध्रिन सक्छ नत्र स्मृतिजीले भन्नुभएको जस्तै हो साँच्चै बेलैमा सुधारिएन भने त्यस्तो सम्बन्ध पछि सुधार्न निकै गाह्रो हुन्छ स्मृतिजीलाई यो गहन कुरा लेखेर पठाउनु भएकोमा धेरै धन्यवाद छ त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ रामलाल सुमन सुमनजीले हाम्रो नियमित श्रोता हुनुहुन्छ उहाँ पनि र उहाँ लेख्नुहुन्छ हाई गुड नाइट एन्ड रात्रिकालीन नमस्ते हजुर मलेसियाको पेनाङबाट सुन्दैछु है भन्नुभएको छ धन्यवाद छ रामलालजी तपाईँ सदैव हाम्रो कार्यक्रमलाई माया गर्नुहुन्छ र कार्यक्रम सुनिरहनु भएको छ थाहा पाउँदा धेरै खुसी लाग्छ र उहाँ लेख्नुहुन्छ रात्रिकालीन सम्झना र सन्देश राख्नु पर्दा हजुर लगायत प्राविधिक मित्रलाई भन्नुभएको छ हाम्रो तर्फबाट तपाईँलाई धेरै धेरै धन्यवाद छ अनि लेख्नुहुन्छ साथीहरू अप्सरा दहाल भट्टराई त्यसै गरी लक्ष्मी पौडेल जमिन्दार बाबुको इमान्दार छोरो इलामेली पूजा योङहाङ सफल पौडेल खत्री भीम रसाइली हिमेश त्यसै गरी बर्मा अस्मिता मगर्ने मनिषा थापा वर्मा लक्ष्मी मिडिया प्रेमी नतासा लिम्बू प्रतीक्षा टी मगर त्यसै गरी लुरी अञ्जना काफले पेम्बा लामु शेर्पा त्यसै गरी सदिक्षा रम्तेल बुद्धवीर तामाङ बिहानी अनुष्का राई बिहानी कल्पना खड्का कमल श्रेष्ठ युक्त प्रसाद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 र सन्देशहरू पठाउन सक्नुहुन्छ त्यसको लागि चाहिँ तपाईँले रेडियो अनमोल सर्च गर्नुहोस् फेसबुकमा रेडियो अनमोलको प्रोफाइलमा हामीले सुरुमै मुठीदेखि मुठीसम्मको पोस्टलाई पिन गरेर राखेका छौँ र त्यो पिन गरेको पोस्ट मुनि कमेन्ट गर्न सक्नुहुन्छ त्यसै गरी तपाईँले फेसबुकमै सबै सौगाट एसए एसएयुजिएटी सबै सौगात टाइप गर्नुहोस् हाम्रो फेसबुक पेज देखा पर्छ र त्यो पेजमा पनि मुटुदेखि मुटुसम्मको पोस्ट तपाईँले देख्नुहुन्छ त्यहाँ तपाईँले कमेन्ट गर्न र सिधै म्यासेज पनि गर्न सक्नुहुन्छ र तपाईँले आज गर्नुभएका कमेन्टहरूलाई चाहिँ म आउँदो साताको कार्यक्रममा स्थान दिने गर्छु र आज चाहिँ मैले तपाईँले गत साता पठाउनु भएको कमेन्टहरूलाई राखिरहेको छु र यतिखेर फेरि ढिला नगरी म तपाईँकै कमेन्ट पढ्न चाहन्छु कमेन्ट कसले गर्नुभएको छ हेर्दैछु म यो कमेन्ट गर्नुभएको छ लक्ष्मण मगरजीले हाम्रो श्रोता हुनुहुन्छ उहाँ पनि हामीलाई सम्झिरहनुहुन्छ र लेख्नुहुन्छ नमस्कार हजुर रात्रिकालीन अभिवादन म तिन झुरे मिडिया ग्रुपको मेम्बर लक्ष्मण मगर पखरीबास दुई सान्ने धनकुटा हाल मलेसियाबाट रात्रिकालीन सन्देश राख्नुपर्दा गीता मगर देव बासकोटा खम्बा सिंह मगर स्विट लभ चौधरी अनिता भण्डारी भूमिका राई तामाङ आशिष आले सोनिसा राई सुषमा सहयात्री निर्मला बस्नेत राजीव श्रेष्ठ रचना चौहान रिता रिना लिम्बू निता मगर बिना बिनु बिनिता मगर मनोज भुजेल अन्जु लिम्बू मेनुका मगर सोनिका मगर लगायतका थुप्रै साथीहरूको नाम लेख्नुभएको छ लक्ष्मण मगरजीलाई यो कमेन्टको लागि धेरै धेरै धन्यवाद छ र आगामी दिनमा पनि तपाईँको यस्तै कमेन्टको हामी अपेक्षा गर्छौँ त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ इलामेली पूजा योङहाङजीले लेख्नुहुन्छ दर्शन नमस्ते नमस्कार सयपत्री मिडिया ग्रुपको मेम्बर पूजा योङहाङ माङसिबुङ गाउँपालिका दुई इलाम घर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 दोहोऱ्याएर फेरि कमेन्ट आएको रहेछ स्मृतिजीको दोस्रो कमेन्ट यस्तो छ अक्सर दिल अनि दिमागमा हुने मान्छे साथमा कहिले नहुने रहेछ hi it's me Smriti from Hetauda चौधबाट भन्नुभएको छ स्मृतिजीलाई धेरै धन्यवाद छ उहाँको कमेन्टहरू एकदमै गहन गहन हुन्छ अक्सर दिल अनि दिमागमा हुने मान्छे साथमा कहिले नहुने रहेछ भनेर भन्नुभएको छ साँच्चै यो धेरैले महसुस गर्छ युवा अवस्थामा तर हामीले सोच्नुपर्ने चाहिँ के हो भने अक्सर हाम्रै साथमा हुने मान्छेलाई चाहिँ दिल अनि दिमागमा राख्ने गर्नुपर्छ <laughs> दिल अनि दिमागमा हुने मान्छे आफ्नो साथमा कहिले हुँदैन त्यस्तो धेरैले भोग्छ तर हामीले मनमा राख्नुपर्ने कुरा चाहिँ हाम्रो साथमा जो छ उसैलाई नै चाहिँ हाम्रो दिल र दिमागमा राख्नुपर्छ विगत अथवा छोडेर जानेहरूलाई सदैव सम्झेर पीडामा बसिरहनु पनि उपयुक्त हुँदैन व्यक्तिगत विचार हो तपाईँहरूले यही विचार मान्नुपर्छ भन्ने छैन तपाईँको विचार पनि आफ्नो ठाउँमा सही हुनसक्छ धेरै धन्यवाद छ स्मृतिजी यस्तै राम्रो राम्रो भावनाहरू अझ सक्नुहुन्छ भने अझै लामो भावना पनि लेखेर पठाउन सक्नुहुन्छ हेटौँडा चौधबाट हामीलाई स्मृति लामाजीले यो म्यासेज पठाउनु भएको थियो हम हैं इस पल यहां जाने हो कल कहा हम मिले ना मिले हम रहे ना रहे रहेगी सदा यहाँ प्यार की ये दासता सुनेंगे सदा जिसे ये जमी आसमां हम हैं इस पल यहाँ जानी हूँ कल come रंग ढल जाते हैं दिन बदल जाते हैं रातें सो जाती हैं राहें खो जाती हैं प्यार खोता नहीं प्यार सोता नहीं प्यार ढलता नहीं हाँ बदलता नहीं हम है इस पल यहाँ जानी हूँ कल कहाँ सुमधुर साङ्गीतिक आवाजपछि तपाईँलाई पुनः स्वागत छ कार्यक्रम मुटुदेखि मुटुसम्ममा मुटुदेखि मुटुसम्म सुन्दै हुनुहुन्छ तपाईँ रेडियो अनमोल नब्बे मेगा हर्च हेटौँडा मकवानपुरबाट र तपाईँले यो कार्यक्रम हाम्रो पात्रो मोबाइल एपबाट र W W W dot radio Anmol dot कमबाट पनि प्रत्यक्ष सुनिरहनु भएको छ कार्यक्रमको साथमा म तपाईँकै मनभित्रको साथी चन्द्र छु अनि मसँग तपाईँका सन्देशहरू छन् अहिलेलाई भने तपाईँको सन्देशहरूलाई यति नै राखेँ मैले र अब भने म एउटा कविता राख्दैछु यो कविता हामीले साभार गरेका हौँ साहित्य पोस्टबाट र यो कविताको शीर्षक छ तिमी र म र कविता लेख्नुभएको हो राजेन चन्द्र सेवा कोटीजीले उहाँ पाकिम सिक्किमको हुनुहुन्छ र उहाँको कविता तिमी र म शीर्षकको कविता यस्तो छ यो भिडहरूको बस्तीमा म आफैलाई खोज्न लाग्दैछु यो भिडहरूको बस्तीमा म आफैलाई खोज्न लाग्दैछु निलेका ती सम्पूर्ण दृश्यहरूमा तिम्रो गन्ध पनि पोखिएको कतै उठाउँदै त्यही यात्रा गर्दैछु थाक्दै थाकेन मेरो जिन्दगी थाक्दै थाकेन मेरो जिन्दगी वर्षा घाम ठोक्कर उठ्दा पछारिँदा थाक्दै थाकिने मेरो जिन्दगी वर्षा घाम ठोक्कर उठ्दा पछारिँदा दिन र रातको पिसाइमा पनि रित्तिएर पनि विश्वास पलाएपछि म जिउँदै भएको आभासलाई चाखेँ मेरा पाइला पाइलामा तिमीले अन्जुली थापेपछि तगारो नाग्न नसकी पसारिएका समस्याहरू सबै तङ्ग्रेर उठ्न सिके जिन्दगी पर्खाल होइन क्यार विश्वासलाई फाटमा पुर्याउन पाए तिमी र मनै एउटा सिङ्गो जिन्दगी हौ तिमी र मनै आमाका पटुकाका खाजा हौ यो मनको धराशयलाई टिवा दिन सके जुन किरीको उज्यालो जोहाउँदै तिमीले डोर्याएका पलहरूमा कपासका गुच्छाहरू पनि मुस्कुराउन सिके यही सुगन्धलाई गौली जीवनको मिठास पिएर एउटा अन्तको सपना मैले पनि चोर्न सिकेँ मैले पनि चोर्न सिकेँ छुपके मिलने से मिलने का मजा तो आएगा लेकिन छुप छुप के मिलने से मिलने का मजा तो आएगा छुप छुप के मिलने से मिलने का मजा तो आएगा लेकिन छुप छुप के मिलने से मिलने का मजा तो आएगा रब जाने जाने क्या रंग लाएगा लेकिन छुप छुप के मिलने से लेकिन छुप छुप के मिलने से मिलने का मजा तो आएगा लेकिन छुप छुप के मिलने से मिलने का मजा तो आएगा लाख छुपाए प्यार मगर फिजा आंखों में नशा सा छाता है एक रंग खुशी का आता है एक रंग खुशी का जाता छुपके मिलने से लेकिन छुप छुप के मिलने से मिलने का मजा तो आएगा लेकिन छुप छुप के मिलने से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 तन मन का जो होगा देखा जाएगा चुपके मिलने से लेकिन चुप चुप के मिलने से मिलने का मजा तो आएगा लेकिन चुप छुप के मिलने से मिलने का मजा तो आएगा हम लाख छुपाए प्यार मगर दुनिया को पता चल जाएगा चुपके मिलने से मिलने का मजा तो आएगा लेकिन छुप चुप के मिलने से मिलने का मजा तो आएगा